तर जतिसुकै परिस्थितिले टाढा बनाए पनि जतिसुकै भौतिक रूपमा टाढा भए पनि माया गर्ने मान्छेको मुठुमा माया कहिले पनि मर्दैन त्यसैले पनि होला हामी एउटा माध्यम खोज्छौँ एउटा माध्यम खोज्छौँ जुन माध्यमले हाम्रो मुटुको कुरालाई हाम्रो मान्छेको मुटुसम्म पुर्याउन सकोस् तिनै माध्यमहरूमध्ये एउटा यस्तो माध्यम हो जसले तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउँछ र त्यो माध्यम हो तपाईँकै आफ्नै कार्यक्रम कार्यक्रम मुटुदेखि मुटुसम्म कार्यक्रम मुटुदेखि मुटुसम्ममा सदा झैँ आज पनि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र वास्तविक रूपमा मायासँग सम्बन्धित तपाईँका कुराहरू तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने हाम्रो यो प्रयास हो र यो प्रयासमा तपाईँ जोडिन सक्नुहुन्छ कमेन्ट र एसएमएस मार्फत तपाईँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यचआरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज पनि तपाईँका सन्देशहरू लिने क्रममा छु अलिकता आवाज बसेको जस्तो आवाज भइरहेछ तपाईँले पनि आवाज गरिरहनु भएको होला सधैँ कार्यक्रम चलाइरहने बानी तिन चारवटा कार्यक्रम एकै दिनमा पर्दाखेरि चाहिँ अलिकति गाह्रो पर्छ त्यसैले पनि होला तैपनि तपाईँले यो आवाजबाट भए पनि तपाईँको आफ्नो मान्छेको मुटुसम्म तपाईँको मुटुको कुरा पुऱ्याउनुहुनेछ मलाई आशा छ यतिखेर तपाईँका थुप्रै एसएमएसहरू आइसकेका छन् एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हाई दादा हावार यो मि भैँसे अह भैँसे मात्र पढेको थिएँ झरिहालेँ एसएमएस है मि भैँसे साथबाट सुजिता सुजिता थिङ माई डियर प्रदीपलाई I love you and miss you okay दादा bye good night have a sweet dream भन्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई यो कमेन्टको लागि एसएमएसको लागि सुजिताजी अवश्य पनि तपाईँको डियर प्रदीपले पनि तपाईँको यो आवाज तपाईँको मुटुको कुरालाई सुनिरहनु भएको होला एकैछिनमा एसएमएस आउँछ फोन पनि आउँछ फोन चाहिँ सँगै राख्नु होला धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि सुस्मी तामाङ मेरो मेरो प्यारो दाई र अल फ्रेन्डलाई I miss you and love लु आई लभ यु भनिदिनु ल दादा र तपाईँलाई पनि आई लभ यु दादा ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँले मलाई पनि सम्झनु भएकोमा र तपाईँको दाजु र तपाईँको साथीहरूलाई पनि यो सन्देश अवश्य पनि पुगिसकेको छ त्यसै गरी अर्को सन्देश पठाउनु भएको छ एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ तिम्रो पनि चरित्र हुनुपर्छ हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ तिम्रो पनि चरित्र हुनुपर्छ छुट्याउन सक्दैन कसैले हामीलाई छुट्याउन सक्दैन कसैले हामीलाई तिम्रो नाम मेरो दिलभित्र हुनुपर्छ भन्नुभएको छ एकदमै राम्रो भावना हाई दादा भन्नुभएको छ त्योभन्दा पछाडि पनि के लेख्नु भएको थियो होला यति मात्रै आयो नाम पनि छुट्यो ठेगाना पनि छुट्यो तपाईँको सन्देश पनि छुट्यो साथी माफ गर्नु होला मैले यति मात्र पढ्न पाएँ धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ दर्शन दादा मे सपना भैँसे छबाट तिमीले सक्यौ मैले खैसकिनँ छोड्यौ मलाई तर बिर्सन सकिनँ सायद तिम्रो खुसी अरू नै थियो कि म त तिमी बिना बाँच्न सकिनँ लेख्नुभयो होला म त तिमी बी मात्र आएको छ तपाईँलाई पनि यो सन्देशको लागि धेरै धेरै धन्यवाद छ सपना भैँसे छबाट गर्नुभएको थियो सपनाजी त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ सम्झना भए सम्झेर बस आशाको दियो जलाउनेछु सम्झना सम्झना भए सम्झेर बस आशाको दियो जलाउने छु माया भए भरोसा गर अवश्य तिम्रै हुनेछु हाई दादा यो भैँसी साथबाट विमला स्याङतान मेरो मुटु भन्नुभएको छ मेरो मुटुबाट उता चाहिँ होइन सायद उहाँको मुटुलाई यो सन्देश थियो होला अवश्य पनि अह अवश्य पनि विमलाजी तपाईँको यो सन्देश उहाँसम्म पुगिसकेको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा आई मिनाक्षी तामाङ दादा देखावटी माया गरी जीवनभर साथ दिने बाचा खानुभन्दा ब्याड जब हो सो द्याट म एबाट धोका म एबाट धोका चाहन्न my real love and first भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले के लेख्नु भएको थियो होला तपाईँको एजीले पनि सुनिरहनु भएको होला साँच्चै नै देखावटी माया किन गर्नु जीवनभर साथ दिने बाचा गरेर देखावटी माया गरेर साथ छोडिदिनुभन्दा बरु माया नगरेको जाति मलाई पनि त्यस्तै लाग्छ तपाईँलाई पनि त्यस्तै लाग्दो रहेछ मिनाक्षीजी धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दाजु today I I'm today is my SMS dear sweet my SMS is for dear sweet heart कान्छो मनिषलाई चिसो मौसममा न्यानो न्यानो माया उसको मुठुसम्म पुर्याइदिनु अनि लभ यु र मिस यु पनि इट्स मी उसैको कान्छु भन्नुभएको छ उसैको कान्छु को भन्नुभएको नि मनिषजीले अवश्य पनि थाहा पाइसक्नु भएको छ मनिषजी एसएमएस भन्ने छोड्न नस नभुल्नुहोला धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म सङ्घर्षशील सङ्गीता नगरकोटी फ्रम हटिया नौबाट माई लभली हस्बेन्ड मलेसियामा हुनुहुन्छ कालु हजुरलाई धेरै मिस गर्दैछु ल भौतिक रूपमा टाढा लेख्नु भएको छ योभन्दा पछाडि अरू केही आएको छैन सायद भौतिक रूपमा टाढा भए पनि हामी नजिक छौँ सधैँ सँगै छौँ भन्नुभएको होला सङ्घर्षशील सङ्गीता नगरकोटीजी तपाईँको यो सन्देश उहाँसम्म अवश्य पनि पुगिसकेको छ एकैछिनमा तपाईँलाई फोन पनि आउनसक्छ मेरो यो विश्वास हो धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अह अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभयो लेख्नुहुन्छ हाई दादा यो चिसो मौसमको तातो अभिवादन म हाडी खोलाबाट सुनिता थिङ आज मेरो अल फ्रेन्डलाई I miss you and love you भन्न चाहन्छु होइन हजुरलाई पनि मिस यु है ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छु लेख्नु भएको छ कसले लेख्नु भएको थियो हाँडीखोलाबाट सुनिता थिङजीले लेख्नु भएको थियो अर्को एसएमएस गर्नुभएको छ हाई म निरज लामा हेटवडा कमानीबाट म मेरो उसलाई I love you so much and long distance sweet love अनि अन्तिम पलसम्म पनि माया गरिरहनेछु यो यु युगदेखि युगसम्म उसम्म पुर्याइदिनु है भन्नुभएको रहेछ अवश्य पनि कमानीबाट गर्नुभएको थियो निरजजी तपाईँको यो सन्देश उहाँसम्म पुगिसकेको पनि छ अन्तिम समय तपाईँले थाहा भएसम्म माया गर्न नभुल्नुहोला यो आग्रह मेरो पनि अर्को एसएमएस गर्नुभएको छ दादा मे सपना भैँसे छबाट पिउँदैछु म आफ्नै आँसु मायामा धोका खाइ जिउँदैछु एक्लो जीवन तिमीसँग बिछोड भई जिउने आँस मरिसक्यो तिम्रो बिछोड भन्नुभएको छ यति मात्र लेख्नु भएको छ योभन्दा पछाडि के के लेख्नुभयो सपनाजी यति मात्र आयो माफ गर्नुहोला अलि दुःख दुःखका कुराहरू लेख्नु भएको छ धेरै दुःखी चाहिँ नहुनु होला म सदैव भन्ने गर्छु साथीहरूलाई दुःख मानेर किन भाँच्नु आँसु झारेर किन भाँच्नु हो रुनुपर्छ नरुनुहोस् भन्दिनँ दुःख पर्दाखेरि रुनुहोस् बरु सक्नुहुन्छ भने कोही न बाटोमा गएर ठुलो सोलेर हुनुहोस् एकैछिनमा हराउँछ पीडाहरू सबै कम हुन्छ यो चाहिँ प्र्याक्टिकल्ली प्रुभड कुरा त्यही भएर तपाईँहरूलाई भने मैले र धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि सपनाजी अर्को एसएमएस गर्नुभएको छ नमस्ते दादा खाना खानुभयो त सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु म हेटौँडा उन्तिस बस्तुपुरबाट छुच्ची सृजना मेरो एसएमएस चाहिँ मेरो बेस्ट फ्रेन्डलाई जो बाहिरी मुलुकमा छन् भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले के लेख्नु भएको थियो जे होस् यति मात्र आयो उहाँले सुनिरहनु भएको छ भने अवश्य पनि तपाईँको सन्देश पुगिसकेको छ सृजनाजी तपाईँको आफ्नो मान्छेसम्म त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु रात्रिकालीन सन्चै हुनुहुन्छ मे मनिष लामा मकवानपुरबाट सन्देश माई स्विट हर्ट प्यारी कान्छु युनिसालाई miss you and love you and हजुरलाई पनि मिस यु है दाजु ओके भाइ भन्नुभएको छ युनिसाजीले सायद अघि पठाउनु भएको थियो जस्तो लाग्यो धेरै धेरै धन्यवाद छ तपाईँलाई यो एसएमएसको लागि मनिषजी र मलाई पनि सम्झाउनु भएकोमा धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हाई म सावित्री खड्का फ्रम सानो पोखरा पाँच नियतिलाई नियतिलाई भाग्य मेरो लुटे जस्तो छ तिम्रो मेरो साथ अब छुट्छ जस्तो छ हाम्रो मायामा मात्र यस्तो हो कि अरू नि हो भन्नुभएको छ योभन्दा पछाडि पनि के लेख्नु भएको थियो होला सावित्री खड्काजीले यति मात्र आयो सावित्रीजी माफ गर्नुहोला तपाईँको यो सन्देशको लागि धेरै धेरै धन्यवाद छ नियतिले भाग्य मेरो लुटे जस्तो छ तिम्रो मेरो साथ अब छुट्छ जस्तो छ भन्नुभएको छ कहिलेकाहीँ नियति केलाई भन्ने भनेर पनि कन्फ्युज हुन्छु म चाहिँ तपाईँहरूले केलाई भन्नुहुन्छ थाहा छैन कहिलेकाहीँ यो नियति भन्ने चिज यस्तो हुन्छ अब चाहिँ सबै कुरा ठिक भए भनेर हामी सोचिरहेका हुन्छौँ तर त्यो सोच्दा सोच्दै फेरि अर्को दुःखको वज्रपात हाम्रो जिन्दगीमा यसले पारिदिन्छ त्यसैले पनि नियतिको एउटा दोष नियतिको एउटा नराम्रो गुण यही नै हो हामी जति अगाडि बढ्न खोज्छौँ त्यो बेला हामीसँग थुप्रै परीक्षाहरू लिन्छ नियतिले तर पनि डटेर अगाडि बढ्नुपर्छ यो सन्देश म सदैव भन्ने गर्छु अर्को एसएमएस गर्नुभएको छ सावित्री खड्काजी पछाडि अर्को एसएमएस छ कसले लेख्नु भएको छ लेख्नु भएको रहेछ मन्दिर रोजेर पूजा नगर भन्नुभयो होला नरा लेख्नु भएको रहेछ मन्दिर रोजेर पूजा नगर भगवान् सबैको हुन्छ मन्दिर रोजेर पूजा नगर भगवान् सबैको हुन्छ गरिब भनेर नहेप आत्मा सबैको एउटै हुन्छ हेलो दाजु मेरो लभली क्रिस्मालाई आई लभ यु है दाजु भन्नुभएको छ उहाँले पनि तपाईँको यो सन्देश सुनिसक्नु भएको छ धेरै धेरै धन्यवाद छ साथी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा मि मोनिका थिङ फ्रम हेटौँडा कमानेबाट मेरो एसएमएस भन्नुपर्दा मेरो साथी भीम Rabin Manoj and uh Manoj and my all फ्रेन्डलाई मिस यु भन्न चाहन्छु एन्ड मेरो मायालुलाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा सन्चेक हुनुहुन्छ दादा जसलाई आफूभन्दा धेरै माया गरिन्छ उसले नै किन धेरै पीडा दिन्छ I love you Sandev please switch on your phone भन्नुभएको छ सन्दीपजीलाई यो सन्देश सन्दीपजी तपाईँ सुनिरहनु भएको छ भने स्विच अन गर्नुहोला कहिलेकाहीँ तपाईँलाई लाग्छ मोबाइल अफ गरेको त हो नि जहाँ अब मोबाइल अफ गरेर के हुन्छ र <laughs> तपाईँ यस्तो सोच्नुहुन्छ भने चाहिँ गलत हो यो किन भन्दा तपाईँले कहिलेकाहीँ महसुस गर्नुभएको छ तपाईँलाई आफ्नो मान्छेसँग कति बोल्नु मन लाग्छ मनको कुरा भनौँ भनौँ जस्तो लाग्छ तपाईँको दुःखको कुरा तपाईँको सुखको कुरा सेयर गर्न मन लाग्छ त्यो बेला उहाँको फोन अफ भइदियो भने अथवा उहाँले एकैछिन बोले अँ भन के कुरा हो ल उसो भए राखेँ भनेर राख्नुभयो भने तपाईँको मन कति दुख्छ हुन त मैले मायामा जे महसुस गरेँ तपाईँले त्यही नै गर्नुभयो भन्ने छैन तर अक्सर माया गर्ने जोडीहरूले यस्तै महसुस गर्छन् त्यसैले प्लिज फोन चाहिँ स्विच अन गर्नुहोला तपाईँलाई यो सन्देश मैले दिएँ सन्देपजी तपाईँको आफ्नो मान्छेले यो सन्देश छोड्नु भएको छ र जसलाई जसलाई आफूभन्दा धेरै माया गरिन्छ उसले नै किन धेरै पीडा दिन्छ भन्नुभएको छ मायाको मौलिक हुन्न यही हो र त मायामा यति पीडा हुन्छ र त एउटा मिठो आभास मुटुमा जन्मन्छ साँच्चै नै पीडा नहुने हो भने कस्तो हुन्थ्यो होला रङबिनाको होली जस्तो पिङबिनाको दसैँ तिहार जस्तो <laughs> चेलीबेटी बिनाको तिहार जस्तो यस्तै यस्तै हुन्छ त्यसैले पनि मायामा पीडा छ र त यति कति महत्त्व छ मायामा मान्छे सबैले आफ्नो मान्छेलाई पाउन सक्दै सक्दैनन् र त मायाको यति धेरै महत्त्व छ मलाई चाहिँ यस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ कुनै थाहा छैन र अर्को एसएमएस गर्नुभएको छ नमस्ते दादा खाना खानुभयो सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु म हेटौँडा उन्तिस बस्तपुरबाट छु टी सृजना भन्नुभएको छ मेरो एसएमएस चाहिँ मेरो बेस्ट फ्रेन्डलाई जो बाहिरी मुलुकमा छन् भन्नुभएको छ फेरि पनि यति मात्र आयो माफ गर्नुहोला सृजनाजी धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दर्शन दा मिस सबिना भैँसे छबाट अल फ्रेन्डलाई मिस यु छोरा सन्देव एन्ड हस्बेन्ड विकासको मिठो माया भनिदिनु ल ओके भाइ भन्नुभएको छ विकासजीले पनि विदेशबाट सुनिरहनु भएको छ जस्तो लाग्छ सबिनाजी तपाईँलाई यो एसएमएसको लागि धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा म भैँसी छबाट प्रदीप सिंह गोले मेरो एसएमएस भन्नुपर्दा माई डियर सुजितालाई I miss you too I love you too भन्न चाहन्छु अनि मेरो अल फ्रेन्डलाई भन्नुभएको छ थ्याङ्क यू सो मच सुजिताजीले अघि भर्खर एसएमएस गर्नुभएको थियो तपाईँको एसएमएसको जवाब पनि आयो सुजिताजी खुसी लाग्यो मलाई चाहिँ तपाईँ पनि खुसी हुनुभयो होला भन्ने मलाई लागेको छ अर्को एसएमएस गर्नुभएको छ नमस्ते दादा मि निरा गोले फ्रम लालझाडी एन्ड के छ तपाईँको हालखबर खबर भन्नुभएको छ सबै ठिक छ दादा मौसम चिसो छ so take care and miss you दादा good night and have a sweet dream भन्नुभएको छ थ्याङ्क सो मच निराजी तपाईँको यो मायाको लागि आगामी दिन पनि तपाईँको यस्तै सन्देशको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ तिमी रुँदा आँसु मेरो सुक्छ फुच्ची तिमीलाई ठेस लाग्दा मुटु मेरो दुख्छ फुच्ची सयौँ जन्म होइन मलाई यो जुनीभरि तिम्रो साथ भए पुग्छ फुच्ची भन्नुभएको छ हेलो भन्नुभएको छ यति मात्र आएछ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि फुच्ची चाहिँ को भन्नुभयो सुटुक्क भन्नुहोस् है कहिलेकाहीँ चाहिँ म कसैलाई भन्दिनँ नि <laughs> धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि कसले गर्नुभयो फुची पनि कसले भन्नुभयो त्यो चाहिँ खुलेन धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ त खबर मि सार्ता बल फ्रम भैँसे छ किसेडी नछुटिने त भन्छु हामी छुटे कति रुने होला म कसको हुने होला तिमी कसको हुने होला भन्नुभएको छ अरू पनि केही एसएमएसहरू थियो यस्तै यस्तै कुराहरू लेख्नु भएको छ कहिलेकाहीँ हामी माया गर्दा गर्दै आफ्नो मान्छेलाई पाउँदैनौँ पाउँदैनौँ कुन अर्थमा भन्ने फेरि पाउँदैनौँ भन्ने बित्तिकै दोहोरो अर्थ लाग्छ एक नपाइने तपाईँले उहाँसँग बिहे गर्नु भएन उहाँलाई पाउनु भएन तपाईँको जिन्दगीमा सधैँभर उहाँको भौतिक शरीर रहेन त्यसलाई नपाउने भनौँ अर्को तपाईँहरू एकअर्कालाई माया गर्नुहुन्छ तर पनि तपाईँहरू एकअर्काबाट बाध्यतावश टाढा हुनुहुन्छ त्यसलाई पनि प्राप्त नगरेको नै भनौँ तर एक प्रकारले हेर्ने हो भने चाहिँ त्यो माया सफल भएको हो प्राप्त प्राप्त हुनु र सफल हुनुमा धेरै फरक छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ अह अर्को एसएमएस कसले गर्नुभएछ गर्नुभएको छ हाई दादा मि भैँसे साथबाट चाँदनी तामाङ दादा यो माया भनेको के हो किन अह यो माया भनेको के हो ल कहाँ पुग्यो पुग्यो <laughs> पढ्दा पढ्दा एसएमएस सरेको रहेछ जे होस् धेरै साथीहरूले माया गरेर एसएमएस गरिरहनु भएको छ भैँसे साथबाट चाँदनी तामाङजीले सोध्नु भएको छ दादा यो माया भनेको के हो किन आफ्नो मान्छेको यति माया लाग्छ माई डियर रवि तामाङलाई love you and miss you भन्नुभएको छ ल रविजी तपाईँलाई सुखको कुरा उहाँले तपाईँलाई सम्झिनु भएको छ धेरै धेरै धन्यवाद छ तामाङ चाँदनी तामाङजी माया भनेको के हो ठ्याक्कै परिभाषा म पनि दिन सक्दिनँ चाँदनीजी तपाईँले छुट्टै सोच्नुहोला तपाईँले रविजीसँग सदैव सँगै रहनुहोला माया सोच्नुहोला रविजीको धेरै माया पाउनुहोला माया सोच्नुहोला परिभाषा फरक फरक हुन्छन् माया यस्तो बेला हुन्छ जुन बेला हामी दुःखमा हुन्छौँ सुखमा हुन्छौँ तपाईँको सुख बाँड्दिन आउनेलाई पनि माया लाग्छ तपाईँको दुःखमा सहारा बनेर आइदिनेलाई पनि माया लाग्छ माया यस्तै हो होइन अरू त के भन्नु मलाई पनि यति नै आउँछ तपाईँलाई कति आउँछ बरु यसो सेयर गरौँ किन आफ्नो मान्छेको यदि धेरै माया लाग्छ भन्नुभएको छ माया त लाग्नु परेको नि आफ्नो मान्छेको माया लागेन भने त फेरि बिजोग भयो नि होइन र अवश्य नि धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि आफ्नो मान्छेलाई माया गरेपछि ऊबाट कहिले पनि टाढा नहुँ जस्तो लाग्छ उसलाई नै जिन्दगीमा सदैव सँगै रहँ जस्तो लाग्छ त्यही भएर पनि आफ्नो मान्छेलाई यति धेरै माया लाग्छ जस्तो लाग्छ मलाई चाहिँ चाँदनीजी धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा एम विक्रम फ्रम धादिङ दादा मेरो बेस्ट फ्रेन्ड मिनालाई धेरै मिसिङ र बेस्ट भएकोले मिना एन्ड आशिषको जोडी बेस्ट बनिरहोस् भन्न चाहन्छु ओके भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि कति राम्रो होइस् आफ्नो साथीको प्रेम सफलताको लागि धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दाजु के छ हौ मि हेनपा आठ कमानेदेखि विनोद पाखरिन दाजु मेरो अल फ्रेन्डलाई मिस यु है दाजुभाइ भन्नुभएको छ थ्याङ्क सो मच विनोदजी तपाईँको एसएमएसको लागि तपाईँको साथीहरूले पनि तपाईँले धेरै सम्झिरहनु भएको होला अर्को एसएमएस गर्नुभएको छ हाई म सावित्री खड्का यस बी I love you so much मलाई छोडेर कहिले पनि कहीँ कहीँ पनि नजानु ल यसबी गुड नाइट हुनुहुन्छ यसबीजीले पनि तपाईँलाई सदैव यति नै माया दिनुहुनेछ सावित्रीजी मेरो यही आशा छ र उहाँले यो वचन पनि निभाउनुहुनेछ त्यसै गरी अर्को एसएमएस छ सावित्रीजीको पछि म सङ्घर्षशील सङ्गीता नगरकोटी हेटौँडा उन्नाइस भौतिक रूपमा टाढा भए पनि मनमुटुमा हुनुहुन्छ सधैँ हुनुहुन्छ कालो योको प्रतीक्षामा छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि दोहोऱ्याएर गर्नुभएको रहेछ तपाईँको कालोले पनि तपाईँको यो सन्देश पाइसक्नु भएको छ अर्को एसएमएस गर्नुभएको छ इट्स मी सुनिता थिङ क्षतिको नौ झोल खानेबाट मेरो हटले त के गर्नु एफएम पनि सुन्दैन दादा भए पनि love you and miss you भनिदिनु ल दादा भन्नुभएको छ उहाँले सायद एफएम सुन्नु पो भइरहेछ कि के थाहा होइन र सुनिताजी सुनिताजीको हट जो हुनुहुन्छ तपाईँलाई I love you so much and miss you भन्नुभएको छ सुनिताजीले यो सन्देश तपाईँको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो चन्द्रजी इट्स मी चन्द्र बल भैँसे छ किसिडीबाट माई स्विट हर्ट कृष्णलाई miss you and love you so much भनिदिनु है good night for you all भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको कृष्णले पनि तपाईँलाई धेरै सम्झिरहनु भएको होला धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि तपाईँ भने एसएमएस र कमेन्टहरू गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि यो एउटा समुद्री साङ्गीतिक आवाज त्यस पछाडि छोटो व्यावसायिक विश्राम त नलिउँ क्यारे तपाईँको थुप्रै कमेन्टहरू बाँकी छन् एसएमएसहरू बाँकी छन् एउटा गीत सुन्दै गर्नुहोस् त्यस पछाडि हामी पुनः आउनेछौँ रेडियो सरोवर सुन्दै गर्नुहोला मेरी तरह तुम भी कभी प्यार करके देखो ना हम्म, मेरी तरह तुम भी कभी प्यार करके देखो ना चाहत का मुझसे सनम इकरार करके देखो ना कितना मजा है कैसा नशा है कितना मजा है कैसा नशा है प्यार करके देखो ना दिल का सपना है प्यार तुझसे करना है प्यार के रंगों से आज अपने दिल को रंगना है करके देखो ना मेरी मेरी तरा तुम्बी कवि प्यार करके देखन यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज मेरो आवाज केही बसेको सुनिरहनु <laughs> भएको होला साँच्चै नै आवाज बसेको नै छ धेरै कार्यक्रमहरू आज सञ्चालन पनि गरिरहेको छु रेकर्डिङहरू पनि गरिरहेको छु त्यस गर्दा र चिसो पनि छ यो त तपाईँलाई थाहा छँदैछ तर पनि तपाईँका सन्देशहरू तपाईँको आफन्तसम्म पुर्याउने कोसिसका साथमा म छु धेरै साथीहरूको कमेन्टहरू छन् धेरै साथीहरूको एसएमएसहरू पनि आइरहेका छन् साथीहरूमध्येमा केही साथीहरूको एसएमएस मैले पढिसकेको पनि छु छतिवनबाट पठाउनु भएको थियो सुनिता थिङजीले उहाँको पनि मैले पढिसकेको छु त्यसै गरी अरू अरू अरू एसएमएस चन्द्र बलजीको पनि पढेँ अर्को एसएमएस एउटा आएको छ हाई दाजु दर्शन नमस्ते दाजु it's me Simran from Hatiya Suresh भाइलाई हामी सबैले मिस गरेको छु भन्दै ओके बाई बाई दाजु भन्नुभएको छ सुरेशजी तपाईँलाई दिदीहरूले धेरै सम्झनु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को कमेन्टहरू लिँदैछु म यतिखेर कमेन्ट गर्नुभएको छ थुप्रै साथीहरूले कमेन्ट गर्ने पहिलो साथी हुनुहुन्छ कल मी मेबी भन्नुभएको छ नमस्ते है दाजु खाना खानुभयो त सन्चै हुनुहुन्छ भन्नुभएको छ खान पनि खाएँ सन्चै पनि छु तपाईँलाई पनि सन्चै होला भने अपेक्षा गर्छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ साथीले साथी हुनुहुन्छ कविता घलेजी उहाँले लेख्नु भएको छ हाई चन्द्र दादा सन्चै हुनुहुन्छ सन्चै छु मेरो सन्देश भन्नुपर्दा मेरो हस्बेन्ड रुपेश ताप्लेजुङमा हुनुहुन्छ उहाँ रिसाइरहनु भएको छ नरिसाउनु love you and miss you भन्न चाहन्छु okay bye and good night दादा मे कविता गोले मैले घले भने क्या अघि माफ गर्नु होला है कविता गोले फ्रम भैँसे साथ हाल पदमपोखरी आठ भन्नुभएको छ उहाँले युजर नेममा चाहिँ घले लेख्नु भएको रहेछ त्यही भएर मैले घले भने माफ गर्नुहोला पदमपोखरी आठबाट सम्झनु भएको छ तपाईँको हस्बेन्ड रुपेश विदेशमा हुनुहुँदो रहेछ कहिलेकाहीँ थोरै रिसाउँदाखेरि आत्तिनु पर्दैन कविताजी तर धेरै चाहिँ रिसाउनु हुँदैन फेरि एकछिन रिसाउँदा रिसाउँदै एकछिन लाउन रिसाइदिने हो भनेर रिसाउनुहुन्छ अनि फेरि तपाईँको श्रीमान रिसाउने श्रीमानले पनि जतिखेर पनि रिसाइरहन्छ अब म पनि रिसाइरहन्छु भनेर उहाँ पनि रिसाउने तपाईँ पनि रिसाउने गरे गरे गर्नुभयो हुन्छ अलि नराम्रो हुन्छ तर कहिलेकाहीँ अलिकति रिसाउने अनि फकाइहाल्ने बानी चाहिँ धेरै राम्रो हो किन भन्दा माया बढ्छ मलाई पनि त्यस्तै लाग्छ तपाईँलाई के लाग्छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि कविताजी र नरिसाउनु हुन मेरो पनि आग्रह त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ बसन्ती घिसिङजीले हेलो दादा यो रात्रिकालीन समयमा जाडो जाडो मौसमको न्यानो न्यानो अभिवादन अह मि बसन्ती घिसिङ फ्रम भैँसे छ किसिडी मकवानपुरबाट मेरो सन्देश भन्नुपर्दा आज मेरो मनमुटुको टुक्रा राज थोकरलाई धेरै मिस गरिरहेको छु आज हामी सँगै नभए पनि हरपल सम्झिरहेको छु उसलाई मेरो मुटुमा सजाएको छु miss you Raj love you भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अन्य पनि थुप्रै कमेन्टहरू छन् साथीहरूको ती कमेन्टहरूलाई पनि म क्रमशः राख्ने क्रममा छु र मैले एसएमएसहरू पनि लिइरहेको छु तपाईँको एसएमएस गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर यच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँका कमेन्टहरूलाई चाहिँ W W W dot Facebook dot com slash radio server पेजमा पोस्ट गर्न हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर तपाईँको अर्को कमेन्ट लिन चाहन्छु कमेन्ट गर्नुभएको छ लक्ष्मण चौलगाईजीले हाई दादा नमस्ते मि लक्ष्मण चौलगाई फ्रम हेटौँडा बिस दादा मेरो सन्देश दादा आज म टाढा भए पनि उसको याद आइरहन्छ भुल्नै सक्दिनँ किन होला मलाई मात्रै हो कि अरूलाई पनि यस्तै हुन्छ भन्नुभएको छ मायामा यस्तै हो लक्ष्मणजी नसोच्नुहोस् तपाईँलाई मात्र पीडा छ नसोच्नुहोस् तपाईँ मात्र जतिखेर पनि उहाँलाई सम्झेर तडपिरहनुहुन्छ उहाँ पनि त तपाईँलाई सम्झेर तडपिरहनु भएको छ कि के थाहा अवश्य पनि जब मायाबाट हामी टाढा हुन्छौँ यस्तो पीडा हुन्छ नै त्यसैले धेरै नआतिनुहोस् बरु कल गर्नुहोस् सबै दुःख कष्ट एक बोलीमै सबै कुरा सक्छ उहाँले एक वचन बोलिदिनु भयो भने तपाईँको सबै पीडा कम हुन्छ मलाई थाहा छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अविरल प्रेमीजीले अविरल प्रेमीजीले लेख्नुहुन्छ तिमीले त भुलि गयौ भुल्न सकेको छैन मैले तिमीले त भुलि गयौ भुल्न सकेको छैन मैले आग भाँची गयौ तिमीले फुल्न सकेको छैन मैले लुटियो सारा मेरा खुसीहरू पल पल रुनु पर्यो लुटियो सारा मेरा खुसीहरू पल पल रुनु पर्यो त्यसैले त्यसैले साँचेर सबैको सामु खुल्न सकेको छैन हाँसेर लेख्नुभयो सायद त्यसैले हाँसेर सबैको सामु खुल्न सकेको छैन किन गर्यो छलकपट आफ्नै ठाने माया गर्दा किन गर्यो छलकपट आफ्नै ठाने माया गर्दा आँखा तरी हेर्छन् सबले कतै डुल्न सकेको छैन हाँगा भाँचे गयो तिमीले फुल्न सकेको छैन किन यो मनले तिमी निष्ठुरीकै साथ रोज्यौ किन यो मनले तिमी निष्ठुरीकै साथ रोज्यौ तिमी त झुल्यौ तिमी त झुल्क्यौ घाम चाहिँ तर झुल्न सकेको छैन मैले हाँगा भाँचे गयो तिमीले फुल्न सकेको छैन मैले राम्रो गजल लेख्नु भएको छ लेख्नुहुन्छ हेलो दादा यो अल्पकालीन समयको दीर्घकालीन सम्झना छ है तपाईँलाई म ड्युटीमा हुँदा हुँदै तपाईँको प्रोग्राम सुन्दै भ्याइ नभ्याइ कमेन्ट गर्दैछु मे अविरल प्रेमी मिसन फ्रम निबुवाटार रमाइलो तामाङ बस्ती नाउँ बिरानो एकान्त बस्ती दोहा कतारबाट आज मेरो प्यारो आत्मीय साथी बबिता मोक्तानलाई मिस्यु भन्छु अनि अरू साथीहरू सिस सबिना लामा युनिसा थिङ त्यसै गरी कल कल्पी र यो अभागी अविरल प्रेमीको नेमसँग परिचित मित्रजन सबैलाई मिस यु लभ यु भन्दै बिदा हुन्छु दादा ओके टेक केयर वा बाई भन्नुभएको छ थ्याङ्क सो मच टाढा रहेर पनि हामीलाई सुनिरहनु भएको छ अभिरालजी तपाईँले कार्यक्रम अनुरागको लागि पनि भावनाहरू पठाउनु भएको छ ती भावनाहरू पनि मैले कार्यक्रममा राखेको जानकारी दिन चाहन्छु धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टका लागि र तपाईँका कमेन्टहरू लिने क्रममा एउटा एसएमएस लिइहाल्छु लेख्नु भएको छ हाई दादा मि भोइसी साथबाट शान्ति आज मेरो एसएमएस भन्नुपर्दा मेरो विदेशमा भएको दिलाई I miss you and all फ्रेन्डलाई miss you and love you भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी तपाईँका अन्य कमेन्टहरू पनि छन् थुप्रै ती कमेन्टहरू राख्नुभन्दा अगाडि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि जीना सिर्फ मेरे लिए जीना सिर्फ जिना सिर्फ मेरो लिए निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हुनुहुन्छ तपाईँ म चाहिँ तपाईँकै मनमित्रको साथी चन्द्र र अब भने म तपाईँका एसएमएसहरू सबै पढिसकेको छु मैले अब तपाईँको एसएमएस चाहिँ लिन कमेन्टहरू बाँकी छन् अझै एसएमएस गर्नुभएको थियो आज चालिसजना साथीहरूले र तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद मैले एसएमएस बन्द गरेको तपाईँलाई जानकारी गराउन चाहेँ र यतिखेर तपाईँका कमेन्टहरू छन् ती कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिँदैछु यतिखेर कमेन्ट गर्नुभएको छ धेरै साथीहरूले सबै साथीको कमेन्ट पढ्न नभए पनि केही साथीहरूको कमेन्ट भने पढ्नेछु म यतिखेर र कमेन्ट गर्नुभएको छ लक्ष्मणजीको मैले पढेँ अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले उहाँ लेख्नुहुन्छ हेलो स्विट भोइसको धनी चन्द्र दादा मिस यु एन्ड खाना खानुभयो त भन्नुभएको छ खाना भइसकेको छ म हुँ तपाईँकै आत्मीय साथी सन्तोष नगरकोटी आज त खासै <coughs> केही नै छैन म्यासेज बट जब रात जब रात र यो सिरानीको साथमा किन सम्झिन्छु ती दिन किन आउँछ ती सम्झना माया अह माया न धोका त खाएको छैन बट याद आउँछ ती दिनहरू मेरो साथीसँगै बितेका ती पलहरू ती क्षण अनि मैले माया गरेको माइलोलाई सम्झन्छु भुल्न खोज्छु बट माया त हो नि दादा बिर्सनै सक्दिनँ के गरौँ कुनै मेडिसिन हुँदैन र यो रोगहरू हराउने भन्नुभएको रहेछ <laughs> हल्का हँसाउँछ उहाँहरूले अनि स्याड नै बनाउँदो रहेछ कहिलेकाहीँ हुन कहिलेकाहीँ हुन होइन दादा यस्तै माया हुन्छ कहिलेकाहीँ भन्नुभएको छ माया यस्तै हो अब मायामा पीडा हराउने <laughs> औषधि चाहिँ हुँदैन सन्तोषजी के गर्ने अतीतका पलहरूलाई चिथोरेर कोतरेर फ्याल्न पनि नमिल्ने सदैव हामीले झस्काइरहन्छ सदैव पीडा दिइरहन्छ तर ती पीडाहरूलाई एउटा छिडेक सम्झेर भुल्नु नै एकदमै उपयोगी हो एकदमै यो सरल उपाय पनि हो सरल भन्दाखेरि फेरि भुल्नलाई पनि कति सरल हो चन्द्र दाईले कति सजिलै भन्नुभयो भन्नु होला भुल्न किन सरल हो भन्दाखेरि सम्झेर पीडा पीडामा बाँच्नु एकदमै पीडा रोएर तडपेर भन्दा त भुल्न सबैभन्दा सजिलो हो नि किन भुल्दाखेरि एकछिनको लागि पीडा होला भुल्नलाई एउटा सङ्घर्ष गर्नु पर्ला त्यति भएन भने एकातिर मोडिदिनुहोस् तपाईँको मनलाई मोड्ने चाहिँ कता त फेरि सोच्नु होला कतिपय साथीहरूको के भावना हुन्छ भने मेरो पनि थियो तपाईँलाई सेयर गरौँ म जिन्दगीमा कसैबाट धोका पाएँ भने अब जिन्दगीमा दोहोऱ्याएर कहिले माया लाउँदैन तपाईँले पनि त्यही सोच्नुहुन्छ हरेक माया गर्नेहरूले त्यही सोच्नुहुन्छ तर वास्तविकता त्यो होइन हामी यदि त्यही अडानमा रहिरह्यौँ भने हाम्रो जीवन यति लथालिङ्ग हुन्छ यति पीडादायी हुन्छ जसको कारण हामी जिन्दगीभर अगाडि बढ्न सक्दैनौँ त्यसैले कोही मान्छे आउँछ तपाईँको जिन्दगीमा तपाईँलाई माया गर्न जुन मान्छेले तपाईँको विगतलाई पनि बिर्साउने क्षमता राख्छ जुन मान्छेले तपाईँलाई त्यत्तिकै माया गर्छ त्योभन्दा बढी माया गर्छ अझ जसले गर्दा तपाईँले तपाईँको विगतहरूलाई भुल्न सक्नुहुन्छ तपाईँलाई चोट दिनेलाई तपाईँले छिनभरमै भुल्न सक्नुहुन्छ हो हो सदैव एकैचोटि भुल्ने गरेर मेरो यो मान्छेसँग चाहिँ छँदै थिएन भनेर तपाईँले भुल्न सक्नुहुन्न मलाई थाहा छ तपाईँले त्यसरी भुल्न सक्नुहुन्न तर तर तपाईँले उहाँलाई नसम्झिने गरी नसम्झिने गरी चाहिँ उहाँले भुलाउन सक्नुहुन्छ जो तपाईँको जिन्दगीमा आउनुहुन्छ तर एउटा कुरा चाहिँ ध्यान राख्नुहोस् फेरि उहाँले चाहिँ तपाईँलाई जिन्दगी सुम्पेर माया गर्नुहुन्छ तपाईँ चाहिँ फेरि पहिलाकै बेर भनेर चाहिँ सोच्न थाल्नुभयो भने त्यो चाहिँ राम्रो हुँदैन है त्यस्तो भयो भने तपाईँको जिन्दगी झन् तहस नहस हुन्छ कहिलेकाहीँ तपाईँले सुन्नुभएको होला गाउँघरमा पहिलेको जुन पूर्व गर्लफ्रेन्ड छ पहिलाको गर्लफ्रेन्डहरू तपाईँको छ बोयफ्रेन्ड तपाईँको छ भने विवाह पश्चात अथवा तपाईँको कसैसँग माया बसिसकेपछि त्यो गर्लफ्रेन्ड वा बोयफ्रेन्डलाई तपाईँले सम्झेको भन्दा नसम्झेको राम्रो हो सम्झनुसम्म ठिक छ फोन गर्नुसम्म ठिक छ एसएमएस गर्नुसम्म ठिक छ तर सदैव भेट्ने अझ नजिकिने गर्नुभयो भने तपाईँ पहिला नै मायामा परिसक्नु भएको मान्छे हो तपाईँको जिन्दगीमा फेरि बज्रिन सक्छ दुःखहरू तपाईँ एकोरिएर फेरि पहिलाकै मायासँग जोडिन थाल्नुभयो भने पहिलाकै मायासँग सम्बन्ध जोड्नतिर लाग्नुभयो भने तपाईँको भविष्य अन्धकार हुन्छ तपाईँले तपाईँलाई माया गर्ने मान्छेको मनमा यति ठेस पुर्याउनुहुन्छ जो पछि आउनुहुन्छ त्यसले चाहिँ साँच्चै तपाईँ त्यो पाप चाहिँ तपाईँलाई जिन्दगीभर लाग्छ आँसुको श्राप पनि तपाईँलाई जिन्दगीभर लाग्छ त्यसैले विगतलाई भुल्नुहोस् आफ्नो अहिलेको जे छ त्यसलाई स्वीकार्नुहोस् आफूलाई माया गर्ने मान्छेलाई स्वीकार्नुहोस् यो जानकारी तपाईँलाई राखेँ धेरै बोरे जस्तो लाग्यो नौ बजेर पचपन्न मिनट गइसकेको छ धेरै साथीहरूको कमेन्ट पढ्न भ्याइन माफ गर्नुहोला र नरिसाउनुहोला है त तपाईँलाई यो आग्रह कमेन्ट गर्नुभएको थियो साथीहरू अब म नाम मात्रै लिँदैछु अब रिसाउनु हुनुभयो पूजाजी नरिसाउनु सुनिरहनु भएको छ भने माफ गर्नुहोला पूजाजी फेरि सधैँ कमेन्ट गर्ने खोइ हाम्रो कमेन्ट आउँदैन भन्नुहोला पूजाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि माफ गर्नुहोला मैले तपाईँको पुरै कमेन्ट पढ्न पाइनँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको थियो युनिसा थिङजीले युनिसाजी तपाईँलाई पनि धन्यवाद त्यसै गरी अर्को कमेन्ट छ कसले गर्नुभएछ राज थोकरजीले कमेन्ट गर्नुभएको थियो राजजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मैले तपाईँको कमेन्ट पनि पढ्न पाइनँ रूपा मगरजीले पनि गर्नुभएको थियो सबैभन्दा अगाडि गर्नुभएको रहेछ रूपा राजजीहरूले रूपाजी मुस्कान छैन उठमा तर पनि हाँस्नुपर्छ कोही सोध्छन् कस्तो छौ पीडा लुकाएर हाँस्नुपर्छ के गर्नु दादा यो संसारमा जति पीडा भए पनि हाँस्नु पर्दो रहेछ पिर पिर छ बेथा छ रुन्छु हाँस्छु यसमै रमाउँछु मेरो जिन्दगी यस्तै छ दादा रुन्छु र मर्न सकिएन दुःखको जिन्दगी बाँच बाँच्दैछु भन्नुभएको छ मर्ने किन रूपाजी मरेर के पाइन्छ जे छ बाँच्नुमै छ सदैव तपाईँ अगाडि बढ्नुहोस् तपाईँले एउटा शब्द लेख्नु भएको छ नि पीडा जति पीडा भए पनि हाँस्नु पर्दो रहेछ पिर छ व्यथा छ रुन्छु हाँस्छु यसमै रमाउँछु भन्नुभएको छ यसमै रमाउँछु हो यसमै रमाउनुहोस् तपाईँले जुन शब्द लेख्नु भएको छ त्यो शब्द जिन्दगीभर तपाईँको जिन्दगीमा लागु होस् किन भन्दा जो पीडामा पनि आत्मबल लिएर अगाडि बढ्न सक्छ जसलाई पीडामा पनि साथ दिने कोही मान्छे छ हात समातेर उठाइदिने कोही मान्छे छ त्यो मान्छे जस्तो भाग्यमानी कोही पनि हुँदैन जसको साथमा आमा बुवा परिवार र आफ्नो जिन्दगी आफ्नो जीवनसाथीको साथ छ त्यो मान्छे जस्तोसुकै अवस्थामा पनि दुःखबाट बाहिर अवश्य निस्कन्छ यो मेरो विश्वास हो र तपाईँलाई पनि यस्तै लाग्छ होला भन्ने अपेक्षा गर्छु र धेरै साथीहरूको कमेन्टहरू बाँकी थियो मैले एसएमएस त अघि नै बन्द गरेँ केही साथीहरूको नाम छुटेँ कि जस्तो लाग्यो रूपाजीको मैले अलिकता पढेँ सबै त पढ्न भ्याइन माफ गर्नुहोला अन्य साथीहरूको कमेन्ट छुटेँ कि म नाम चाहिँ एकचोटि सर पढ्ने तर्खरमा छु र लोड सेडिङ भइरहेको छ तपाईँले लोड सेडिङ भोगिरहनु भएको होला हाम्रो पनि लोड सेडिङ छ रातिको बेला जेनेरेटर पनि चलेको छैन कतिखेर रेडियो बन्द गर्नुपर्छ त्यो पनि थाहा छैन तर पनि तपाईँको साथ हामी छोड्ने छैनौँ सकेसम्म चौबिसै घन्टा रेडियो सर्भर तपाईँलाई हँसाउनका लागि तम तयार छ कहिलेकाहीँ चाहिँ रुवाउँछ भने बितेका पलहरू बिहिबार आउँछ भोलि कार्यक्रम अनुराग पनि तपाईँको साथमा आउनेछ धेरै साथीहरूको कमेन्टहरू बाँकी रहेछ माफ गर्नु होला मैले कमेन्ट पढ्न पाइनँ मङ्गल कुमार आङदिङमेजीले कमेन्ट कमेन्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद चामलिङ अनिसा राईजीले कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धेरै धेरै धन्यवाद त्यसै गरी अर्को कमेन्ट गर्नुभएको थियो कसले गर्नुभएको थियो मनिषाजीले कमेन्ट गर्नुभएको छ मनिषा लामाजीले अह के लेख्नु भएको छ उहाँले बिर्सन खोज्दैछु तिमीलाई मान्दैन यो मन भुलिदिन खोज्दैछु तिमीलाई याद आउँछ झन्झन हृदयदेखि माया गरे त्यो मेरो भुल रहेछ तिमीलाई चिन्न नसक्ने मेरो दिल कमजोर रहेछ भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि अरू पनि थुप्रै लेख्नु भएको छ उहाँले लेख्दा तर मैले के गर्नु पढ्न भ्याउँदिनँ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टका लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ डे क्विनजीले उहाँले अघि भर्खर मसँग कुराकानी गर्दै हुनुहुन्थ्यो खोइ त पोस्ट भन्दै हुनुहुन्थ्यो तर के गर्नु मैले योभन्दा चाहिँ तपाईँको पढ्न पाइनँ सरी रोमे अर्जितजीले पनि तपाईँको फेरि दोहोऱ्याएर कमेन्ट गर्नुभएको रहेछ सन्तोषजी माफ होला मैले पढ्न पाइनँ अर्को कमेन्ट गर्नुभएको छ रमन पोखरेलजीले यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ खिमदुङ्नी चेली जिग्री प्रमिलाजीले तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ अवि लामाजीले अविजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सोबिलाल तामाङजीले यहाँलाई पनि धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ तान्जेङ तामाङजीले miss you and love you Kalu भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि र अन्य थुप्रै कमेन्टहरू पनि थिए होला मैले यति मात्रै राखेँ आजलाई ज जसले कमेन्ट गरिदिनु भएको थियो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद एसएमएस गर्नुहुने चालिसजना साथीहरूलाई पनि धेरै धेरै धन्यवाद तपाईँ र मेरो भेट भोलि कार्यक्रम अनुरागमा सबैसँगै हुनेछ तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको यो बसाइबाट तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री